नेपाली तपाई सुनिरहनु भएको छ रेडियो हिमालय डट कम नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको radio Himalaya dot com Nepali भाषा साहित्य सङ्गीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोल्छौँ संसारभर पुग्छौँ कामका सिलसिलामा अध्ययनका सिलसिलामा र थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई नेपालसँग जोड्न भाषा साहित्यसँग जोड्न र गाउँ गाउँ गाउँघरसँग जोड्न हामी चौबिसै घन्टा यहाँहरूको सेवामा छौँ रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो श्रोता महानुभावहरू आज कार्यक्रम काव्य सरितामा काव्यका विषयमा गरिएका धेरै छलफलहरूभन्दा बेग्लै तरिकाले एउटा विशेष छलफल चलाउँदैछौँ बहुभाषिक रेडियो नेटवर्क अन्तर्गतको रेडियो हिमालय डट कममा आज बहुभाषाकै हामी कुरा गर्दैछौँ र यतिखेर अनलाइन सञ्चार माध्यमहरूमा विभिन्न खालका प्रतियोगिताहरू सञ्चालन गर्ने गरिन्छ फोटो प्रतियोगिता सञ्चालन गरिन्छ गीत सङ्गीतको प्रतियोगिता सञ्चालन गरिन्छ र हप्तै पछि गजल र मुक्तकका अन्तर्राष्ट्रिय पत्र प्रतियोगिताहरू अनलाइनमा हामीले देख्न सक्छौँ पढ्न सक्छौँ सुन्न सक्छौँ र कति साथीहरू त सहभागी पनि हुनुभएको छ तर भाषाको अन्तर्राष्ट्रिय स्तरको अनलाइन कविता प्रतियोगिता भने नयाँ विषय हो आज हामी यही नयाँ विषयमा कुराकानी गर्दैछौँ आफ्नो भाषा सबैलाई प्यारो लाग्छ प्यारो मात्र लागेर हुँदैन आफ्नो भाषा बोल्न सिक्नु र त्यसलाई व्यवहारमा ल्याउनु महत्त्वपूर्ण कुरा हो यो पक्षमा साहित्यकारहरूले पनि आफ्नो तर्फबाट आफ्नो भाषामा साहित्य लेखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ तर त्यस्तो कमै भएको देखिन्छ मलेसियामा कार्यरत श्रमिकहरू खास गरी मगर समुदायका श्रमिकहरूले अहिले एउटा बडो प्रशंसनीय काम सुरु गर्नुभएको छ धनकुटाका बेग आले मगर सेक्युरिटी काम गर्नुहुन्छ मलेसियामा र आफूले श्रम गरेर बाँकी रहेको समय मगर भाषा कसरी जोगाउने भन्ने कुरामा तल्लिन हुनुहुन्छ र साथीहरूसँग मिलेर विभिन्न कामहरू पनि गरिरहनु भएको छ त्यसैमध्येको यो पछिल्लो काम रहेको छ अन्तर्राष्ट्रिय अनलाइन मगर कविता प्रतियोगिता बेग राणाको परिकल्पनापछि नेपाल मगर सङ्घ मलेसिया र त्यसै गरी लाफा ग्रुपले पनि उहाँलाई सहयोग गरेको छ नेपाल मगर सङ्घ मलेसिया र लाफा ग्रुपको आयोजनामा त्यहाँ रहनुभएका विभिन्न मनकारी महानुभावहरूको संस्थाहरूको प्रायोजनमा अन्तर्राष्ट्रिय मगर कविता प्रतियोगिता सञ्चालन हुँदैछ हामी यसैको सेरोफेरोमा रहेर कुराकानी गर्दैछौँ र यतिखेर हामीसँग कुराकानी गर्नका निम्ति मलेसियाबाट बेग आले मगर हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर झोरले पनि भन्नु पऱ्यो नि है झोरले जेदो तपाईँले यो तिनवटा शब्दहरू प्रयोग गर्नुभयो यो अभिवादन गर्दाखेरि झोरले त अब आम सबैले बुझेको शब्द भयो अब अरू पनि यो भेग अनुसारको फरक हो कि के हो हजुर यो झोरले चाहिँ विशेष त हजुरको यो सुर्खेतदेखि लिएर पूर्व तनौ स्याङ्जा पाल्पा हुँदै पूर्वतिर भुटान आसाम समग्र सिम सिक्किमतिर सबैतिर चाहिँ झोले नै भन्ने चलन छ यो जेदो भने चाहिँ यो अठार मगरापेहरू कुम डोल्पातिर तपाईँको यो बाक्लुङ पश्चिमतिर डोल्पातिर यतातिर चल्ने त्यो शब्द हो र अर्को सिँ त्यो चाहिँ काहीँ काहीँ मगरहरूले बोल्ने भाषा हो भनौँ न श्रोता महानुभावहरूका लागि म जानकारी पनि गराउन चाहन्छु मगर भाषा तिनवटा भाषा रहेको छ र अब हामी यो आजको मुख्य विषय अन्तर्राष्ट्रिय अनलाइन मगर कविता प्रतियोगितामा प्रवेश गर्नुभन्दा अगाडि बेगजीलाई म यो मानेमा पनि धन्यवाद दिन चाहन्छु कि मलेसियामा थुप्रै खालका साङ्गीतिक कार्यक्रम हुन्छन् सांस्कृतिक कार्यक्रम हुन्छन् साहित्यिक कार्यक्रमहरू पनि हुन्छन् तर भाषाको कविता प्रतियोगिता चाहिँ सायद यो पहिलो नै होला त्यसको लागि चाहिँ सबभन्दा पहिला यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु र बधाई पनि भन्न चाहन्छु धन्यवाद सर अनि यो कसरी तपाईँहरूको दिमागमा यो कुरा चाहिँ कसरी आयो मगर भाषाको कविता प्रतियोगिता त्यही पनि अनलाइनबाट एउटा अन्तर्राष्ट्रिय रूपमै गरौँ भन्ने चाहिँ त्यो संयोग कसरी तपाईँहरूलाई जुट्यो त्यो कुनै दिनको केही घटना थियो कि साथीभाइमा छलफल गर्दा केही गर्दाखेरि त्यो दिन अलिकति सम्झ्यौँ न होइन त्यस्तो खासै घटना छैन अब अहिलेको आधुनिक समय र प्राविधिक ले भरिपूर्ण भएको समयमा हामी अब मगरहरू चाहिँ अब तपाईँको संसारभरि छरिएर रहेका छन् जुन संसारभरिका मगरहरू चाहिँ अब कुनै पनि साहित्यिक गोष्ठी गर्नु पर्यो भने उपस्थित हुन चाहिँ गाह्रै पर्ने अवस्था सिर्जना भयो मेरो एउटा कल्पनामा चाहिँ अति सम्पूर्ण अब विश्वभर रहेर छरेर बसेका मगरहरूलाई चाहिँ साहित्यकर्मीहरूलाई चाहिँ कसरी एक ठाउँमा उभ्याउने भन्ने मानसिकता चाहिँ बनाउँदै जाँदाखेरि अहिले हामीसँग उपलब्ध भएका भएको जुन किसिमको प्रविधिहरू छन् तिनी प्रविधिहरूलाई चाहिँ अब अधिकतम प्रयोग गरेर चाहिँ कसरी चाहिँ उहाँहरूलाई पनि अब एकै ठाउँ चाहिँ अब एउटा रङ्गमञ्च एउटा मञ्च नभएर एउटा अनलाइनबाट भए पनि एउटा एकै ठाउँ चाहिँ उनीहरूलाई भेला गर्ने उहाँहरूको सिर्जना चाहिँ एकै ठाउँमा भेला गरेर चाहिँ उहाँलाई कसरी चाहिँ एउटा विश्वभरि रहेका मगर चाहिँ एक ठाउँ छन् है भन्ने सन्देश दिउँ भन्ने मनसाय चाहिँ पहिलेदेखि जाएकै हो किनभने म एक प्रकारले अब आफ्नो भाषा आफ्नो संस्कार आफ्नो धर्म आफ्नो रीतिरिवाजको चाहिँ एकदमै माया गर्ने मान्छे अब हुन त म ठुलै अब साहित्यकार पनि होइन कुनै त्यस्तो अब गायक सङ्गीतकार त्यस्तो कुनै पनि होइन यद्यपि माया गर्ने मान्छे भएको हैसियत त्यो चिन्ता मसँग थियो नै त्यो चिन्ता गर्ने गर्दै जाँदाखेरि अब साथीभाइसँग कोही कोहीसँग चाहिँ अब अहिलेको प्रविधिको बारेमा केही डिस्कस र छलफल गर्दै गर्दाखेरि यो दिमाग चाहिँ यो फुरिएको हो त्योभन्दा अरू कुनै खास घटना चाहिँ छैन भनौँ न अटोमेटिकै पुगेको भनौँ जे होस् यहाँहरूले जुन काम गर्न लागिरहनु भएको छ त्यो अत्यन्त सुखद कार्य हो र कालान्तरमा गएर त्यसले कुनै न कुनै रूपमा मगर भाषालाई जोगाउने काम गर्दछ र नयाँ पुस्तालाई मगर भाषाको कविता पढ्ने सुन्ने एउटा वातावरण बनाउने छ भन्ने हामीलाई विश्वास छ अब यो प्रतियोगिता यहाँहरूले कहिलेबाट सुरु गर्दै हुनुहुन्छ कसरी सहभागी हुने अनि कसरी यहाँहरूलाई कविता पठाउने यसको नतिजा कहिले प्रकाशन होला पुरस्कारहरू पनि राख्नु भएको छ होला त्यसका बारेमा पनि जानकारी पाऊँ यहाँले चाहिँ सिलसिलेवार रूपमा यो जानकारी दिन सक्नुहुनेछ हुन्छ वास्तवमा हामीले अब अनलाइन कविता प्रतियोगिता भनियो अब कतिपयलाई के पनि कन्फ्युज भ्रम सिर्जना भएको छ भने अनलाइन प्रतियोगिता भनेपछि अब फेसबुक लाइभमा जस्तो चाहिँ अब अनलाइनमा चाहिँ वाचन गर्ने अनि प्रत्यक्ष लाइभबाटै त्यो सुनाउने अनि लाइभमा चाहिँ अब निर्णय हुने र लाइफमा चाहिँ पुरस्कृत अब घोषणा हुने भन्ने पनि सोचेको हुनसक्छ तर त्यस्तो चाहिँ होइन यो चाहिँ खास के भने हामीले अब एक महिनाको डेट राखेर चाहिँ यो सङ्कलन गर्ने अवधि एक महिनाको राखेका छौँ अब यो अक्टोबर एकतिस तारिकसम्म चाहिँ हामीले सङ्कलन गर्ने अवधि राखेका छौँ त्योभित्र प्रतियोगीहरूले आफ्नो सृजना अब मगर साहित्यकारहरूले आफ्नो सृजना चाहिँ पठाउन सक्नुहुनेछ हामीले जिम्मेदारहरू पनि दिइसकेका छौँ दिएका छौँ उहाँहरूलाई र एउटा कुरा चाहिँ के छ भने उहाँहरूलाई यो जानकारी होस् कि प्रतियोगी कविता पठाउनु भयो भने तपाईँले कविताको साथमा त्यो कविता वाचन गर्दै गरेको भिडियो अनि एकप्रति मगर भाषामा र एकप्रति नेपालीमा उल्थासहित पठाउन पनि म अनु यसै कार्यक्रम मार्फत गरेँ र यसको त्यसपछि चाहिँ के छ भने अब त्यो जब एकतिस तारिकसम्म उपलब्ध भइसक्छ त्यसपछि उपलब्ध हुने सामग्रीलाई चाहिँ फाइलिङ गर्ने काम हामी गर्छौँ जुन फाइलिङ गर्नको लागि हामीले दस पन्ध्र दिनको समय राखेका छौँ त्यसपछि मात्रै हामी चाहिँ निर्णायकहरूमा त्यो कविता पुर्याउँछौँ निर्णायकहरूले चाहिँ पन्ध्र दिनभित्र निर्णायकहरूले हामीलाई चाहिँ त्यसको नतिजा बुझाउनुहुन्छ बुझाइसकेपछि हामीले फेरि पनि त्यो त्यो थोरै गृह कार्य गरेर चाहिँ मङ्सिर सोह्र डिसेम्बर दुई तारिक चाहिँ त्यसको नतिजा सार्वजनिक गर्ने गरी चाहिँ हामीले सूचना आउट गरिसकेका छौँ श्रोता महानुभावहरू हामी यति बेला रेडियो हिमालय डट कमबाट बोलिरहेका छौँ रेडियो हिमालय डट कम बहुभाषिक रेडियो नेटवर्कमा आबद्ध एउटा रेडियो स्टेसन हो र आज मगर कविता प्रतियोगिता जो अन्तर्राष्ट्रिय स्तरमा अनलाइन मार मार्फत चाहिँ हुँदैछ र यसका आयोजकका मुख्य संयोजकै भनौँ बेग आले मगरसँग हामी यो दोह दोहोरो बातचित गरिराखेका छौँ उहाँ चाहिँ यतिखेर मलेसियाबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ र उहाँहरूले हामीलाई पठाउनु भएको पर्चाका अनुसार यो कार्यक्रमको परिकल्पनाकार पनि बेगजी नै हुनुहुन्छ र अब एकैछिन बेगजी यो अलि अब्जसे काम पनि हो प्रतियोगिता भन्ने गोष्ठी भनियो भने सबैका कविताहरू प्राप्त हुन्छन् अथवा लेखेर पठाइन्छ अथवा वाचनै गरेर पठाइन्छ तिनीहरू प्रकाशन प्रसारण गरिन्छ सबैले आफआफ्नो कविता आएपछि खुसी पनि व्यक्त गर्नुहुन्छ तर प्रतियोगिता भनिसकेपछि यो अलि चुनौतीपूर्ण काम पनि हो खास गरी त्यो प्रतियोगिता चाहिँ नि एकदम निष्पक्ष होस् भन्ने सबैको चाहना पनि हुन्छ त्यसका लागि चाहिँ यहाँहरूको तयारी कस्तो छ निर्णायक मण्डल पनि यहाँहरूले सार्वजनिक गर्नुभएको रहेछ सकेसम्म निर्णायक मण्डल चाहिँ सुरुमा सार्वजनिक नगर्ने चलन पनि छ तर यहाँहरूले पहिले सार्वजनिक पनि गर्नुभएको रहेछ यो विषयमा अलिकति भनिदिनुहोस् न यो एक प्रकारले नेपालमा अथवा अझ हाम्रो यो भाषिक समुदायको लागि त झन् नौलो प्रयोग पनि हो कठिन विषय पनि भइरहेछ र अहिले अब चार पाँच दिन भइसक्यो त्यो आउट भएको त्यसबिचमा धेरै अब रिस्पोन्सहरू पनि आइरहेछ धेरै अब कमेन्टहरू पनि आइरहेको छ सोधीखोजी पनि भइरहेका छन् अब यद्यपि हामीले अब पहिलोचोटि भए पनि भर्मकचुर अब दिमाग लगाएर भ्रमक त्यो चाहिँ आफूले सोचेर दिमागले गमेर चाहिँ अब गर्न खोजिएको छ अब निर्णायक पनि त्यो हामीले सार्वजनिक गरेका छौँ यद्यपि उहाँहरूलाई निर्णायक मण्डलहरूलाई चाहिँ आयोजकहरूले चाहिँ जब त सामग्री बुझाउनु बुझाइसकेपछि उहाँहरूले आफ्नो गोपनीयता आफ्नो इमान्दारिता मजबुत तरिकाले चाहिँ अब पस्किनुहुन्छ भन्ने आशा चाहिँ हामीले गरेका छौँ यस बारेमा प्रतियोगी सहभागीहरूले कुनै किसिमको दुविधा नराख्नु भए हुन्छ भन्ने चाहिँ मेरो आग्रह छ अर्को पनि एउटा कुरा यहाँलाई जिज्ञासा राखौँ यहाँहरूले सूचना सार्वजनिक गर्दाखेरि मगर जातिबाट अथवा गैर मगरहरूले पनि मगर भाषामा कविता पठाउन सक्ने भनेर त्यहाँ लेखिएको छ र केही साथीहरूले कमेन्ट पनि गर्नुभएको छ कि त्यसो गर्दाखेरि त अरू जातिले नै बढी अवसर पाउने सम्भावना देखियो अथवा पुरस्कारको लोभमा जसरी हुन्छ कविता लेखेर पठाउने प्र्याक्टिस गरेर भए पनि वाचन गरेर पठाउने स्थिति बन्यो भने त मगर समुदायका साहित्यकारहरू त अथवा रहर गर्नेहरू त पछाडि पर्छन् नि भन्ने एउटा कमेन्ट पनि मैले त्यहाँ पढेको थिएँ त्यो बुदाका विषयमा यहाँहरूले केही पुनर्विचार गर्दै हुनुहुन्छ अथवा त्यसका विषयमा यहाँहरूको केही स्पष्टीकरण त्यही जुन पहिले सूचना आउट भयो त्यसमा अलिकति कमजोरी चाहिँ भएकै हो किनकि अब हामी पनि एक प्रकारले अपरिपक्व नै हौँ किनकि यस्तो खालको कार्यक्रम नेपालमै सर्वत्र पहिलोचोटि हो त्यही भएर पनि हामीले कतैबाट पनि अनुभव लिन सकिरहेको अवस्था थिएन र हामी आफैले आफसे आफसे आफ्नै मस्तिष्कले चाहिँ यो कार्यक्रम गर्ने सुरसार कसिएकोले पनि अब बिचबिचमा केही अब त्रुटिहरू चाहिँ अब देखिएको अब तपाईँको के भन्नुहुन्छ त्यहाँ चाहिँ अब त्यहाँ एउटा फोनमा के लेख्यो भने मगर गैर मगर भयो पनि भन्ने लेख्यो यसबाट चाहिँ केही कमेन्टहरू पनि प्राप्त भयो तर हाम्रो एउटा उद्देश्य चाहिँ के थियो भने कविता मगर भाषामा छ र त्यो कविताले मगरपन पनि जगाउनुपर्छ भन्ने थियो त्यो मगरपन जगाउनुपर्छ भन्ने चाहिँ त्यहाँले छुटेको रहेछ त्यो पनि हालेको छ र पछि पछिल्लो सूचनामा चाहिँ त्यो नोटिसमा चाहिँ अब त्यो मगर तथा गए मगर भन्ने चाहिँ हटाइएको छ र यस्तो यो चाहिँ एउटा कमजोरी भएकै छ यो कमजोरी चाहिँ हामी स्वीकार्न तयार छौँ अहिलेसम्म वास्तवमा कमजोरी स्वीकार्नु र सिक्दै जानु जति उत्तम गुण मान्छेको अर्को हुन सक्दैन व्यक्तिले चाँडै नै यी कमजोरीहरूलाई स्वीकारेर सामूहिक रूपमा फेरि साथीभाइहरूसँग सरसल्लाह गरेर अर्को सूचना जारी गरिसक्नु भएको रहेछ वास्तवमा हामीलाई आशा छ जसरी यहाँले आफ्ना कमी कमजोरीहरूलाई सुधार्दै लिएर जानुभएको छ र अन्तिमसम्म जाँदा यो मगर कविता प्रतियोगिता निकै उत्कृष्ट हुनेछ र सम्पूर्ण मगर समुदायका साहित्यकारहरू शुभचिन्तकहरू सबैको सर्वस्वीकार्य एउटा प्लेटफर्म यो बन्नेछ भन्ने हामीलाई विश्वास छ अब एकैछिन पुरस्कारहरूको कुरा गरौँ त्यसो त यहाँहरू मलेसियामा श्रम गर्नुहुन्छ घरलाई दिनुपर्ने समय अलिकति कटाएर साथीभाइलाई दिनुपर्ने समय अलिकति कटाएर अनि आफै पनि त लेखपढको समय अलिकति कटाएरै सामाजिक कामहरू गरिरहनु भएको छ त्यसै पनि यो काम स्तुत्य नै छ अझ अब यो काममा पुरस्कारै दिने भनेपछि त्यहाँ पैसाको कुरा पनि आउँछ अनि यहाँहरूले त्यो पैसा पुरस्कारको जोहो कसरी गरिरहनु भएको छ को को सरिँदै सङ्घ संस्था साथीभाइहरूले यहाँहरूलाई सहयोग गरिरहनु भएको छ उहाँहरूलाई पनि आजको दिनमा सम्झिँदा जाति नै हुन्छ होला भनेर मैले यो जिज्ञासा राखेँ हजुर बुद्धि सर एकदमै अब हामीले जुन मानसिकता लिएर सुरु त गर्ने भन्यौँ त्यो बेलासम्म अब हामीले समस्या खड्किएको भनेको पुरस्कारकै थियो किनकि अरू त अब हामी अलिकति मस्तिष्क लगाउँला अलिकति श्रम पनि खर्च गरौँला अलिकति समयतिर त्यो खर्च गरौँ तर पैसा कहाँदेखि भेल्ने अब अब रकममा पुरस्कारको रूपमा चाहिँ रकमै अलिकति दिन सकियो भने त बेस्ट हुन्थ्यो भन्ने चाहिँ अब सोच भएको त्यसपछि त कार्यक्रम चाहिँ तय गरिसकेपछि हामीले अब हाम्रै अब मगर अग्रजहरू हुनुहुन्छ कतिपय उहाँहरू व्यापारिक प्रतिष्ठानहरू छन् उहाँहरूका व्यापार व्यवसाय लागिरहनु भएको छ कतिपय कतिपय चाहिँ अब भनौँ न आफ्नो ठाउँमा चाहिँ उहाँहरू स्थापित भइसक्नु भएको छ उहाँहरूलाई हामीले चाहिँ यस्तो यस्तो अब मगर भाषाको उत्थान जगेर्ना र सम्वर्धनको लागि हामीले यसरी चाहिँ अन्तर्राष्ट्रिय अनलाइन मगर कविता प्रतियोगिता गर्न लागिरहेका छौँ तपाईँको व्यापारिक संस्थानबाट हुन्छ या तपाईँको व्यक्तिगत तर्फबाट हुन्छ यसमा पुरस्कारको लागि प्रायोजन गर्न सक्नुहुन्छ कि हुन् भने हामीले अनुरोध गरिसकेपछि उहाँहरूले सहर्ष स्वीकार गर्नुभएको अवस्था हो जसको लागि म उहाँहरूलाई एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु प्रथम पुरस्कार हामीले अब राशिको रूपमा भन्दाखेरि धेरै त नभनौँ यो अब काफी त होइन धेरै होइन यद्यपि पुरस्कारलाई राखेको रूपमा नहेरेर चाहिँ आफ्नो भनौँ न एउटा क्षमतालाई पनि बुझिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु र प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ हाम्रै नेपाल मगर मलेसियाका अध्यक्ष हुनुहुन्छ उहाँ र उहाँले मलेसियामा एउटा व्यापारी व्यापारिक बाटो पनि समाइरहनु भएको छ हाम्रो रेस्टुरेन्ट पाहुनाघर रेस्टुरेन्ट भनेर चाहिँ उहाँले सन्धान गरिरहनु भएको छ उहाँलाई हृदयदेखि नै म आभार प्रकट गर्दछु दोस्रो पुरस्कारको लागि नेपाल मगरसँग मलेसियाले नै प्रायोजन गर्नुभएको छ उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु तेस्रो पुरस्कारको लागि पनि यहाँ मलेसियामै हुनुहुन्छ उहाँ जुन उहाँको बुवाको स्मृतिमा चाहिँ उहाँले प्रायोजन राख्नुभएको छ अब टेकबहादुर राणा मगरले त्यस्तै हामीले चाहिँ एउटा प्रोत्साहनको लागि र सामान्य जस्तोसुकै जे भए पनि एउटा प्रोत्साहन होस् भन्नको लागि सान्त्वना पुरस्कार पनि राख्ने निदो गऱ्यौँ त्यो निदो गरेपछि सान्त्वना पुरस्कारको हामीले आग्रह गर्दै जाँदाखेरि काठमाडौँमा उहाँ अहिले कलेजमा प्राध्यापन गर्दै हुनुहुन्छ र उहाँले एउटा मायावी फेसन विथ कल्चर भन्ने एउटा सांस्कृतिक पहिरन अनि घरेलु हाते बुनाइ घरेलु सामानहरूको बिक्री वितरण प्रबन्धमा लागिराख्नु भएको छ उहाँ हुनुहुन्छ माया घर तिम्रो उहाँले सान्त्वना पुरस्कार प्रायोजन गर्नुभएको छ म यहाँलाई एकदम हृदयदेखि आभार प्रकट गर्न चाहन्छु फेरि फेरि पनि उहाँहरूको सहयोग निरन्तर रहिरहनेछ भन्ने आशा व्यक्त गर्दछु र उहाँहरूले जुन मन लिएर चाहिँ पुरा प्रायोजन गर्नुभएको छ त्यो मन अनुसार नै हामी कार्यक्रम चाहिँ हर्षोल्लाको साथ एकदम सफलताको साथ सम्पन्न गर्नेछौँ भन्ने आशा चाहिँ गरेको छु मैले पुरस्कारको राशि कति छ भन्दा पनि यो कविता प्रतियोगिता कुन ध्येयका साथ सुरु गरिएको छ र यसले दीर्घकालीन रूपमा मगर जातिको भाषा र यसका साहित्यहरूलाई जोगाउनलाई कति महत्त्वपूर्ण योगदान गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन सक्दछ भोलिका दिनहरूमा यो प्रतियोगिता राम्रोसँग चल्दै जाँदा सबैले मन पराउँदै जाँदा र अनलाइन मगर कविता प्रतियोगिता चाहिँ निष्पक्ष हुन्छ है भन्ने छाप समस्त मगर समुदायमा पर्न सक्यो भने यी पुरस्कारका राशिहरू पनि बढ्दै जान्छ अनि बेगजी व्यक्तिहरूलाई जुन सम्मान अहिले मिलेको छ त्यो सम्मान र विश्वास पनि बढ्दै जान्छ त्यो दिन आओस् हाम्रो तर्फबाट शुभकामना छ अब बेगजी एकैछिन यहाँहरूले यो पुरस्कार यो कविता प्रतियोगिता आयोजना गर्ने भनेर सार्वजनिक भइसकेपछि यहाँहरूलाई के त्यस्ता प्रतिक्रियाहरू आए अब कतिले त अब यो सम्भावना छैन पनि भन्छन् हाम्रोमा एउटा समस्या के छ भन्दा यसो गर्न खोजेको के गर्ने होला भन्दा यो हुँदैन यो सम्भावना छैन कसरी गर्ने के गर्ने हाम्रो मगरहरूले पनि के कविता लेखेर पठाउँछ र भन्ने त्यस्तो पनि होइन मान्छेलाई हतोत्साही गर्ने त्यस्तो खालको प्रवृत्ति पनि छ यहाँले चाहिँ कस्तो कस्तो प्रतिक्रियाहरू पाउनुभयो त्यो पनि अलिकति सुन्दा मजै आउँछ होला भनेर अहिलेसम्मको प्रतिक्रियामा चाहिँ हामीलाई हौसला नै प्राप्त गर्न सफल भएका छौँ सबैले चाहिँ अब बधाई दिनुभएको छ एकदम राम्रो कामको सुरुवात भन्नुभएको छ कसैले पनि अहिलेसम्म चाहिँ यो सफल हुन सक्दैन यो एकदम कठिन हो यस्तो गर्न सकिँदैन भन्ने चाहिँ भन्नुभएको छैन किनभने एक त अब यो खालको शैली यो खालको प्रणाली यो खालको सिस्टममा चाहिँ कविता प्रतियोगिता सायदै पहिलोचोटि हुनाले पनि अब सबैले यसबारेमा चाहिँ त्यति ज्ञान नहुन सक्छ र त्यति चा त्यतातिर चाहिँ चासो नदिनु भएको पनि हुनसक्छ अब अब भने चाहिँ अब हामीले जब यो प्रतियोगिता गरिसकेपछि अब अन्य संस्था पनि यस्तै कार्यक्रम गरेर पनि प्रतियोगिता हुँदो रहेछ है भन्ने खालको मा मान्यता बोकेर गर्न यस्तै प्रतियोगिता अनलाइन प्रतियोगिता गर्न सक्यो भने त्यस बेला चाहिँ अनि चासो धेरै बढ्न सक्छ अब यसरी गर्दा किनकि अनुभव हुन्छ सबैलाई देख्छन् कसरी गरेको छ कसरी भएको छ अनुभव भइसकेपछि उहाँले त्यसपछि चासोको रूपमा चाहिँ हेर्नुहुन्छ तर अहिलेसम्म चाहिँ हामीलाई त्यस्तो नकारात्मक तरिकाले अब त्यस्तो हतोत्साही हुने तरिकाले कसैले टिप्पणी गर्नु सबैले चाहिँ एउटा राम्रो कामको सुरुवात भनिराख्नु भएको छ सबैले चाहिँ यो यो निरन्तरतामा गइराख्नुपर्छ यसले बिचमा छोड्नु हुँदैन पनि भनिराख्नु भएको छ जे होस् सकारात्मक टिप्पणीहरू पाइरहेको छ अहिलेसम्म चाहिँ अब बेगजी यो प्रतियोगिता हुनु आफैमा एउटा सुखद विषय हो यसले मगर कविता लेख्न खोज्नेहरूलाई लेख्न बाध्य पनि बनाउँछ किन भन्दा प्रतियोगिता आयोजना भएछ एउटा कविता त पठाइहालौँ भन्ने लाग्छ यो कविताकै कारणले गर्दा मगर साहित्यमा लगभग चार पाँच सय कविताहरू थपिन्छन् यो एकदमै ठुलो र सुखद विषय हो तर कविताहरू प्राप्त हुन्छन् प्रतियोगिता पनि हुन्छ अब प्रथम द्वितीय तृतीय र सान्त्वनालाई हामी पुरस्कार पनि बाँड्छौँ होइन केही समय यसको चाहिँ के भन्छ हल्लाखल्ला पनि रहन्छ तर यदि यी कविताहरूलाई हामीले डकुमेन्टेसन गर्न सकिएन भने अथवा यसलाई प्रकाशन प्रसारण होइन अथवा यसलाई श्रव्य दृश्य निर्माण गर्ने सकिएन भने चाहिँ तिनीहरू दस्तावेजीकरण हुँदैनन् त्यसले गर्दा दस्तावेजीकरण चाहिँ महत्त्वपूर्ण विषय हो भन्छौँ हामी चाहिँ त्यो विषयमा चाहिँ यहाँहरूले के सोच बनाउनु भएको छ सोच बनिसकेको छ कि अथवा छैन भने पनि त्यो विषयमा पनि जानकारी पाउन हजुर निश्चय पनि यहाँले सान्दर्भिक कुरो राख्नु भएको छ र यो विषय एकदम समय सापेक्ष छ र यो हामीले कविता प्राप्त गर्छौँ त्यो कविताहरू कविता प्रतियोगिता मात्र प्रयोग हुने हो भने त्यसको कुनै अर्थ रहँदैन भन्ने कुरा हामीले छलफल चलाएका छौँ हामीले निकट भविष्यमै अब निकट भविष्यमा भनौँ न त्यो कविताहरूको सङ्ग्रह चाहिँ एउटा सङ्ग्रह चाहिँ निकाल्ने अविष्ट सोच चाहिँ छ हाम्रो एउटा सङ्ग्रह चाहिँ निकाल्ने भन्ने सोच चाहिँ छ अब त्यस लाई त्यो सोचलाई चाहिँ अब घनीभूत छलफलमा चाहिँ लगिएको छैन किनकि अहिले नै अब यो कविता प्रतियोगिताको गृह कार्य एकदमै युद्ध स्थानमा भइरहेको अवस्था हो त्यही भएर अहिले नै घनीभूत अझै गइसकेको छैन यद्यपि हाम्रो सामान्य अनौपचारिक छलफल अनौपचारिक सरसल्लाह चाहिँ अब यसलाई एउटा सङ्ग्रहको रूपमा हामी प्रकाशन गरौँ त्यो सङ्ग्रहको रूपमा प्रकाशन गरिसकेपछि यो निर कालान्तरसम्म रहिरहन्छ र ती सर्जकहरूको कविता त्यसमै अब सङ्ग्रहमा रहिरहने कुरा भयो यी यिनै सोचले हामीले चाहिँ यसलाई निर कालान्तरमा निकट भविष्यमै चाहिँ एउटा सङ्ग्रहको रूपमा प्रकाशन गर्ने योजनासम्म चाहिँ बनाएका छौँ तपाईँले यो प्रतिबद्धता जनाइरहँदा हामीलाई पनि अत्यन्त खुसी लाग्यो र रेडियो हिमालय डट कम र बहुभाषिक रेडियो नेटवर्क अन्तर्गतको अर्को एउटा भाषी भाषाको रेडियो मगर रेडियो डट कमले यसको अडियो निर्माण गर्ने यदि यहाँहरूले त्यो खालको साथ सहयोग यहाँहरूले हामीसँग प्रस्ताव राख्नुभयो भने उत्कृष्ट यहाँहरूले छान्नुभएका कविताहरूको स्टुडियो क्वालिटीको अडियो निर्माण गर्ने जिम्मेवारी लिन हामी तयार छौँ हामी यो विषयमा छलफल गरौँला हजुर सर त्यस विषयमा हामी छलफल जारी रहनेछौँ अब वास्तवमा कविता प्रतियोगिता आयोजना गर्ने व्यक्तिसँग कविताको चेत त भइहाल्छ होइन केही नभए पनि सयवटा कविता त पढेकै हुन्छ केही कविताहरू लेखेकै हुन्छ अझ यो भाषाको चेत हुने भनेको त यो धेरै ठुलो विषय हो त्यसले गर्दा हाम्रो बेगजीलाई केही कविता आज सुनाउन मैले आग्रह गर्ने सोच पनि बनाइरहेको थिएँ तर समय कम छ अहिले यसो यहाँको केही रचना हामी सुन्न सक्छौँ रचना तुरुन्तै सम्भावना छैन होला तयारी गरेर चाहिँ राखिएको छैन है यसो मुखमा झ्याप्पै आउने हुन्छ नि त्यसलाई गाउँतिर हाम्रो मुख आकार भन्ने चलन छ त्यो यहाँ तयारी भन अब सङ्ग्रहको रूपमा चाहिँ अगाडि राखिएको छैन ठिक छ हामी कुनै दिन कुनै दिन म हामी यहाँको कविता चाहिँ सुनाउँला मैले यहाँलाई कविता तयार गर्नका निम्ति भनेको पनि थिइनँ तर यो अन्तर्वार्ता सञ्चालन गर्दै जाँदा मेरो मनमा आएको कुरा मैले यहाँलाई अनुरोध गरेँ हजुर ठिक त्यो यहाँ यहाँको अनुरोध मैले एकदमै अब मजाले नै स्वीकार्नु पर्थ्यो तर पनि मेरो यहाँ अलिकति त्यो चाहिँ अब सामग्री यहाँ नराखिएको हुनाले असमर्थ भएकोमा म क्षमा छु सर <laughs> केही छैन अब बेगजी हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौँ र एउटा सुखद विषय हामीलाई पनि यहाँहरूले यो काममा जोडिदिनु भएको छ रेडियो हिमालय डट कम र बहुभाषिक रेडियो नेटवर्क अन्तर्गतको मगर रेडियो डट कम पनि मिडिया पार्टनरका रूपमा यो कविता प्रतियोगिताको एउटा सदस्यका रूपमा हामी पनि उभिन पाउँदा हामीलाई यो ऐतिहासिक जिम्मेवारी एउटा मिलेको छ र हामीले इमान्दारितापूर्वक यो जिम्मेवारी पुरा गर्छौँ भन्ने प्रतिबद्धता पनि आज यो विशेष अन्तर्वार्तासँगै हामी प्रस्तुत गर्न चाहन्छौँ र फेरि रेडियो सुनिरहनुभएका श्रोता महानुभावहरूको जानकारीका लागि यो कविता आइपुग्नुपर्ने मिति अनि कस्तो कस्तो फर्मेटमा कविता आउनुपर्ने अनि यो रिजल्ट कहिले प्रकाशित हुने यो विषय एकचोटि दोहोऱ्याइदिनुहोस् न हजुर निश्चय सर अब कविता आइपुग्नुपर्ने मिति हामीले अक्टोबर एकतिस कार्तिक चौधसम्मको म्याप राखेका छौँ त्यो अवधिभित्र कविता आइपुग्नु पर्नेछ र कविता एक दिन मात्रै ढिलो अथवा कार्तिक पन्ध्र गते एक दिन मात्रै ढिलो भयो भने पनि त्यो कविता सहभागिता हुने छैन र कविताको मर्म भावना र त्यो कविताको भनौँ एउटा शीर्ष एउटा बाटो धार यही हो भनेर चाहिँ हामीले त्यो छुट्याएका पनि छैनौँ र हामीले कविता यति मात्रै शब्द यति शब्दमा चाहिँ योभन्दा बढीमा नलेखिकन ठ्याक्कै बढीमा तिन सय बढीमा डेढ सय बढीमा दुई सय यसरी सीमा पनि तोकिएका छैनौँ यहाँले अब यहाँको भावनाले भेटाएसम्म एक सय दुई सय तिन सय चार सय जति शब्दमा लेख्न सक्नुहुन्छ र कविताको नतिजा सार्वजनिक भनेको मङ्सिर दुई गते ए सरी डिसेम्बर दुई मङ्सिर तेह्र मङ्सिर सोह्र तारिक मङ्सिर सोह्र गते डिसेम्बर दुई तारिक चाहिँ कविताको नतिजा सार्वजनिक हुन्छ त्यो नतिजा चाहिँ हाम्रो विभिन्न फेसबुक आइडीहरू हाम्रो अनलाइन पेजको प्रत्यक्ष लाइफबाट हामी त्यसरी सार्वजनिक गर्छौँ जुन सार्वजनिक गर्ने दिन चाहिँ नतिजा सार्वजनिक हुने दिन चाहिँ विजयी प्रतियोगी नाम तथा त्यो प्रतियोगितामा भाग लिएको उहाँको कविता सहित सार्वजनिक गर्ने हाम्रो योजना छ र यहाँहरूले जो जतिले हाम्रो कार्यक्रमको बारेमा सुनिराख्नु भएको छ सुन्नु भएको छ यहाँलाई निश्चय पनि आफ्नो कविता सहभागी गराएर आफूलाई पनि एउटा मगर भएको म पनि मगर र मैले पनि मगर भाषालाई मा माया गर्नुपर्छ भन्ने भावना देखाइदिनु हुनेछ भन्ने आशा गर्दछु र सबै प्रतियोगी अथवा अप्रतियोगी अथवा यो कार्यक्रम सुनिराख्नुभएका भएका सबै श्रवण गरिरहनुभएका सबै नेपाली दाजुभाइ दिदीहरूलाई के भन्न चाहन्छ भने यो कार्यक्रम नितान्त बिना पूर्वाग्रही चाहिँ अब नतिजा प्रकाशन हुनेछ नतिजामा कुनै पनि किसिमको पूर्वाग्रही त्यहाँ देखा पर्ने छैन नतिजामा कुनै किसिमको पनि पक्षपोषण हुने छैन यो चाहिँ हाम्रो प्रतिबद्धता हो त्यसकारण तपाईँ तपाईँहरूसँगले आफ्नो कविता सहभागी गराउनुहोस् र पुरस्कार पनि जितेर लानुहोस् बेगजीलाई मेरो अन्तिम एउटा जिज्ञासा कुनै पनि काम सुरु गरिसकेपछि त्यो काम संस्थागत होस् भन्ने चाहना त्यसका उपभोक्ताहरूलाई पनि हुन्छ र त्यो काम काम सञ्चालन गर्ने मुख्य पात्रलाई पनि हुन्छ जस्तो कि यस्ता प्रतियोगिताहरू धेरै सञ्चालन हुने गर्दछ त्यसो त भाषाको अहिलेसम्म भएको छैन मैले अन्य प्रतियोगिताहरूको कुरा गरेको तर ती प्रतियोगिताहरू एक वर्ष आयोजना गरिसकेपछि अर्को वर्ष पुरस्कार स्पोन्सर नपाएको न्युमा अथवा अलि गाह्रो भएको न्युमा अथवा कसैले सहयोग नगरेको भन्ने एउटा अब्जसको न्युमा त्यस्ता कामहरू बिस्तारै बन्द गर्ने पनि गरिन्छ अब अहिले मगर सङ्घ मलेसिया र लाफा ग्रुपले जुन यो काम गरेको छ अब यो दुईवटा संस्थाका बिचमा अब कहिलेकाहीँ यसो मनमुटा भयो भने पनि यस्ता कामहरू रोकिन सक्ने भए अथवा दुईवटा मिलेर गरेको तैँले मात्रै गर्न पाउँदैनस् भन्ने पनि भोलिका दिनमा कुराहरू आउला यस्ता यी यावत कुराहरूले यो पवित्र काम र यो ऐतिहासिक काम नरोकियोस् र निरन्तरता पाओस् भन्ने कुरा कुरामा चाहिँ यहाँहरू सचेत त हुनुहुन्छ नै होला तर अब यसलाई यो प्रतियोगितालाई सधैँभरि चलोस् भनेर संस्थागत रूप दिने र अनि अर्को कुरा पुरस्कारले यो प्रतियोगिता नअड्कियोस् भनेर अक्षय कोषको व्यवस्था गर्ने कुरा पनि यहाँहरूले सोच्नु भएको छैन छ कि छैन यो विषय पनि मैले अन्तिममा जिज्ञासा राखेँ धन्यवाद बुद्धि सर जिज्ञासा कि वास्तवमा अब मैले एउटा कल्पना गरेँ मैले परिकल्पना गरेँ यसचोटि कविता प्रतियोगिता भयो अर्कोचोटि म नेपाल जान्छु मलेसिया सधैँ म नरहनु पनि सक्छु किनकि म मलेसिया मेरो लागि पढ्दैछु देश त मेरो आफ्नो घर त नेपालमै छ त्यो अवस्थामा पनि मलेसिया मगरसँग मगरसँग मलेसिया लाफा ग्रुप जो ज आज चाहिँ आयोजक भएर यो कविता प्रतियोगिता गर्दैछ यसैको सिको यसै यही तरिकालाई फ्लो गर्दै अर्कोचोटि पनि यसरी नै यस्तै मगर कविता प्रतियोगिता आयोजना गर्ने आशा चाहिँ गर्न सकिन्छ र अर्को कुरा के पनि छ भने हामी संसारको जुनसुकै ठाउँमा जाउँ भलै नेपाल मगर मलेसिया मलेसिया मगरसँगले मात्र नभएर नेपालकै कुनै पनि इकाइ समितिले कुनै पनि जिल्ला समितिले केन्द्रीय समितिले या केन्द्रको अन्य कुनै पनि भातृ सङ्घले केन्द्र मातहतका जुनसुकैले पनि गर्न सक्छ तर निरन्तरता चाहिँ भइराख्नुपर्छ भन्ने मेरो मान्यता हो नेपाल मगर मलेसियाले मात्रै गरोस् त्यसले नगर्यो भने अरूले पनि गर्नु पर्यो अब यो सिको सिकेर प्रत्येक कवि कवि प्रतियोगीहरू एकै मञ्च भिराउनु पर्ने अवस्था त रहेनछ त्यो जरुरी पनि रहेनछ अबको प्रतियोगितामा भन्ने त पक्कै पनि यो प्रतियोगितालाई सिकाउँछ त्यसो हुनाले अरू कुनै पनि समिति कुनै पनि संस्थाले पनि यसरी नै चाहिँ अनलाइन प्रतियोगिता गर्दै गयो भने केही हदसम्म चाहिँ अब मगर भाषाले उत्थान गर्ने हुने मौका पाउँछ सम्वर्धनको एउटा बाटो तय गर्छ तर अब यतातिर पनि नहुने अरूतिरबाट अरूतिरले पनि वास्ता नगर्ने भइदियो भने चाहिँ फेरि मगर भाषा बिस्तारै छ चाहिँ अब हट्दै के अरे घट्दै घट्दै गर्दै प्रयोगकर्ता गर्दै जाने अवस्था सिर्जना हुन्छ तसर्थ म सबैसँग के अनुरोध गर्न चाहन्छु भने चाहे मगरसँग मलेसियाले होस् चाहे मगरसँग नेपाल होस् चाहे नेपालका कुनै पनि जिल्ला समितिले होस् यसरी यस्तो प्रतियोगिताहरू भलै कविता प्रतियोगिता नहोस् मुक्तक प्रतियोगिता गजल प्रतियोगिता कुनै गीत प्रतियोगिता कुनै पनि प्रतियोगिता गरून् गर्नुपर्छ किनकि यो त एउटा बाटो सुरुवात हो कसरी हुन्छ कसरी गर्दो रहेछ भन्ने कुरा उहाँहरूले निगरानी गरिरहनु भएको छ पक्कै पनि अनि यो सिको सिकेपछि त अहो अब प्रतियोगिता यसरी पनि हुँदो रहेछ भने सिको त सिक्नु पऱ्यो नि म सबैसँग यही अनुरोध गर्न चाहन्छु यो प्रतियोगिताको प्याटर्न राइट हामीसँगै हुनुपर्छ हामीले पहिला गरेको हो अब हामीले बाहेक अरूले गर्न पाइँदैन भन्ने खालको सोच पनि आयोजकहरूमा हुने गर्दछ र त्यो एउटा चाहिँ लोप पनि हुने गर्दछ तर बेगजीसँग त्यो कुरा पाइएन वास्तवमा यो बेगजीलाई हामी स्यालुट पनि गर्छौँ यो प्रतियोगिता सबैले आयोजना गर्दा राम्रो हो सबैले सिक्दा राम्रो हो भन्ने खालको जुन एउटा चौडा छाती बनाउनु भएको छ बेगजी तपाईँलाई धन्यवाद छ मैले सोध्न बिर्सेको अन्तिममा तपाईँलाई भन्नै मन लागेका केही कुराहरू छन् भने राखिदिनुहोस् हामी कार्यक्रमको अन्तिममा छौँ फेरि भन्नुहोस् त एकछिन हामी कार्यक्रमको अन्तिममा छौँ यहाँलाई भन्न मन लागेका केही त्यस्ता थप विषयहरू छन् भने राखिदिनुहोस् अब यस अन्तर्राष्ट्रिय अनलाइन मगर कविता प्रतियोगिताको लागि जुन चासोका साथ यहाँले समय दिनुभयो जुन चासोका साथ यहाँले त्यसबारेमा केही कुरा चाहिँ राख्ने मौका दिनुभयो जुन यहाँले मगर भाषाप्रति जुन खालको चासो देखाउनु भएको छ एकदमै गौरवको विषय हो एकदमै गर्व लागेको छ मलाई र मगर भाषाप्रति यति चासो दिएर एउटा मलेसियामा चौकीदारी गर्ने म जस्तोलाई चाहिँ आफ्नो कुरा राख्ने मौका दिनुभयो रेडियो हिमालयका डाइरेक्टर बुद्धि विश्वकर्मा सर तथा बहुभाषिक रेडियो नेटवर्क यस सबै टिमप्रति सबै नेटवर्कप्रति म आभार व्यक्त गर्दै समस्त ला मगर लाफा ग्रुप र नेपाल मगर सङ्घ मलेसियाको तर्फबाट तथा यस अन्तर्राष्ट्रिय अनलाइन मगर कविता प्रतियोगिताकै तर्फबाट यहाँहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु हवस् समय र विचारका लागि धन्यवाद यो प्रतियोगिता चल्दै गर्दा हाम्रो सङ्गत हाम्रो सहकार्य हुने नै छ र बिचमा त्यस्ता केही सूचनाहरू दिनु आवश्यक भयो भने फेरि हामी बिचमा कुराकानी गरौँला आजका लागि यहाँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद सर यतिखेर हाम्रो प्रसारणमा मलेसियाबाट बेग आले मगर हुनुहुन्छ हुनुहुन्थ्यो र उहाँसँग उहाँहरूले आयोजना गर्नुभएको अन्तर्राष्ट्रिय अनलाइन मगर भाषा कविता प्रतियोगितामा केन्द्रित रहेर कुराकानी गऱ्यौँ र उहाँ मलेसियामा श्रमिकका रूपमा कार्यरत हुनुहुन्छ त्यसो त मलेसियामा हामी सबै श्रमिक नै हौँ तैपनि श्रम गर्दा त्यहाँ हामी पैसा कमाउनका लागि गइएको हो पैसामा मात्रै केन्द्रित हुँदाखेरि आफ्ना भाषा साहित्य संस्कृतिहरूलाई एउटा योगदान दिनुपर्ने एउटा नागरिकको कर्तव्य पुरा नहुन सक्छ त्यसप्रति बेगजी लगायतका साथीहरू चाहिँ एकदमै सचेत भएर यो प्रतियोगिता आयोजना गर्नुभएको छ र रेडियो हिमालय डट कम र बहुभाषिक रेडियो नेटवर्क यो प्रतियोगिताको मिडिया पार्टनर पनि भएको नाताले हामी बिचबिचमा सूचनाहरू पनि प्रसारण गर्दै जानेछौँ र हामी सबैलाई अनुरोध गर्छौँ मगर भन्दा पनि भाषा जानेको मगर संस्कृति बुझेको मगर भयो भने सयौँ मगरहरूको भिडभन्दा पनि एउटा मगर काफी हुन सक्दछ त्यसले गर्दा आजैदेखि यहाँहरूले प्रतिज्ञा गर्नुहोस् म भाषा जानेको मगर बन्छु भन्ने विषयमा यहाँको प्रति प्रति प्रतिबद्धता रहोस् भन्ने चाहिँ अनुरोध गर्दै विश्वास गर्दै र यो प्रतियोगिता सफल होस् भन्ने कामना गर्दै आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र अन्तिममा यो प्रतियोगिता प्रायोजन गरिदिनु हुने सबैलाई धन्यवाद पनि दिन्छौँ र अहिलेलाई यो कार्यक्रमबाट म बुद्धि विश्वकर्मा पनि बिदा हुन्छु अब यसपछि रेडियो हिमालय डट कमबाट अरुणा लामाका केही गीतहरू प्रसारण हुन्छन् अनि हामी आठ बजे समाचार प्रसारण गर्नेछौँ अनि पाउने नौ बजे बिबिसी नेपाली सेवा त छँदैछ त्यसपछि विविध कार्यक्रम र गीत सङ्गीतहरू चौबिसै घन्टा सुन्न सक्नुहुनेछ बिदा दिनुहोस् हवस् त नमस्ते कहाँ